यो दसैँमा हाँसी खुसी रमाएर बाँचे भने आगुम सलमा आउँछु कमाएर नरोनु है आमा धन कमाएर घुम्सलको दसैँमा घर आउला अब जमरा रातो टिका लाउला बस्नु आमा यो दसैँमा हाँसी खुसी रमाएर बाँचे भने आगुम सलमा आउँछु कमाएर नरुनु है आमा धन कमाएर सल दसैँमा घर आउँ हमारी हे कालले हे आमा बाको आशीर्वाद जमारा र रातो टिका लाउला आमा बाको आशीर्वाद जमारा सङ्गी रम्दै होला दसैँको भेटैमा नरो है आमा धन कमाएर दसैँमा घर आउला नमारी बाचे हे कलले साँचे हे आमा बाको आशीर्वाद जमारा गलाउला झुले होला ती गैरी खेतैमा साथी सङ्गी रम्दै होला दसैँको बेटैमा नरुनु है आमा धन कमाएर घुम्सल दसैँमा घर आउला नमरी बाँचे आमा बाको आशीर्वाद जमहरा रातो टिका लाउला आमा बाको आशीर्वाद जमहरा र रातो टिका लाउला but it जस्तो जे छ पस्की खानु आमा तिमीले थालैमा रम्दै रम्दै मिठो खाउले अर्को सालैमा नरोनु है आमा धन कमाएर घुसालु कसैमा घर आउला कालैमा नरोनु है आमा धन कमाए घुसल दसैँमा घर आउला नमारी बाँचे हे कालले साँचे हे आमा बाको आशीर्वाद जमारा शेरबा जमारा परदेशी छोरोलाई कहिले छुट्टी भएन नरोनु है आमा धन कमाएर घुमसालको दसैँमा घर आउला नमारी बाचे हे कालले साचे हे, आमा बाको आशीर्वाद जमारा र टिका ला खुसी छोरोलाई कहिले छुट्टी भएन नरोनु है आमा धन कमाएर दसैँमा घर आउला नमारी बाँचे म हराएर रातो टिका लाउँला आमा बाको आशीर्वाद जमा हराएर रातो टिका लाउँला